रोगबाट थला पर्नुभएका कोइरालाको दुई हजार उन्चालिस साल साउन छ गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहानिया राणा शासन हटाउन दुई हजार तीन सालमा नेपाली राष्ट्रिय कंग्रेसको स्थापना भएको थियो बीपी कोइरालाले दुई हजार सात सालमा एक सय चार वर्ष राणा शासनको विरूद्धमा भएको जनक्रान्तिको नेतृत्व पनि गर्नु भएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिनुहुने बीपी तत्कालीन नेपालका अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनु भएको थियो राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका कोइराला दुई हजार पन्ध्र सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभयो तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइरालालाई जेल राखेका थिए उहाँ दुई सालसम्म आठ वर्ष निरन्तर जेलमै रहनुभयो त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला दुई सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको हो उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई अतुलनीय मानिन्छ कोइरालाको सुम्नीमा मोदी आइन बाबु आमा र छोरा नरेन्द्र दाई तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् यसैबीच चितवनमा पनि विभिन्न कार्यक्रम गरी बीपी स्मृति दिवस मनाइएको छ बीपी स्मृति दिवसको अवसरमा नेपाली कंग्रेस नगर समिति रत्नगरले आज विचार गोष्ठीको आयोजना गरेको छ गोष्ठीमा केन्द्रीय नेताहरूको पनि सहभागिता रहेको नगर समितिले जनाएको छ आजै बीपी कोरेलाको जन्म शताब्दीको अवसरमा नगर समितिले गरेका साप्ताहिक कार्यक्रमको पनि समापन गरिँदैछ प्रधानमन्त्री सुशील कोइराला सस्तो उपचार सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ संयुक्त राज्य अमेरिकामा एक महिना लामो उपचार गराउनु भएका प्रधानमन्त्री कोइराला हिजो अमेरिकाबाट नेपालका लागि प्रस्थान गर्नुभएको र आज बेलुकी आठ बजे स्वदेश आइपुग्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ अमेरिकाको न्यूयोर्क स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको संक्रमणको रेडियोथेरापी विधिको उपचार सम्पन्न भएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कदै हुनुहुन्छ प्रधानमन्त्रीलाई लामो समयदेखि ब्रोङ्काइटिस भएका कारण चिकित्सकको सल्लाह अनुसार फोक्सोमा देखिएको क्यान्सरको संक्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधि मार्फत उपचार गरिएको थियो प्रधानमन्त्री कोइराला गत चार दुई गते थप उपचारका लागि अमेरिका जानु भएको हो लागू औषध औषधसहित दुईजना नेपाली भारतमा पक्राउ परेका छन् नेपालसँग सीमा जोडिएको भारतीय शहर सुनौलीमा ब्राउन सुगर सहित दुई नेपाली पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ पक्राउ पर्नेमा रूपन्देही देवदह नगरपालिका नौकी बाइस वर्षकी सोनु श्रेष्ठ र सोही स्थानका एक्काइस वर्षीय विजय गुरूङ रहेका छन् पक्राउ परेका श्रेष्ठको साथबाट साठी ग्राम र गुरुङको साथबाट पन्ध्र ग्राम गरी पचहत्तर ग्राम अर्थात करिब सात लाख पचास हजार भारतीय रूपैयाँ बराबरको लागु औषध ब्राउन सुगर बरामद भएको सुनौली प्रहरी प्रमुख अशोक कुमार सिंहले बताउनु भएको छ विशेष सुराकीको आधारमा उनीहरूले सुनौलीबाट नेपालतर्फ लागु औषध ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा पक्राउ गरिएको सुनौली प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो विद्यालयको रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटका एक स्रोत व्यक्तिसहित तीनजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ भसेटवा गाविस आठ झौवाको राम प्राथमिक विद्यालयको पाठ्य पुस्तक छात्रवृत्ति र प्रति विद्यार्थी कोष पीसीएफको रकममा भ्रष्टाचार गरेको आरोपमा श्रोत व्यक्ति रामवचन प्रसाद यादव व्यवस्थापन समितिका अध्यक्ष श्याममिकी प्रसाद यादव र प्रधान अध्यापक वाल्मिकी प्रसाद यादव विरूद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ उनीहरूले आर्थिक वर्ष दुई हजार चौसठी र पैंसठीदेखि सत्तरी एकहत्तरसम्मको पाठ्य पुस्तक छात्रवृत्ति पीसीएफ कोटाको रकम झुटो विवरण देखाएर छब्बीस लाख एकहत्तर हजार आठ सय दस रूपियाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ सुनसरीको कप्तानगंजमा एक स्वास्थ्य कर्मीमाथि गोली प्रहार भएको छ गैराती नचिनेका मानिसको गोली प्रहारबाट उपस्वास्थ्य चौकी कप्तानगंजमा कार्यरत अहेव नारायण शाह घाइते हुनुभएको छ प्रहरीका अनुसार हरिनारायण मेहताको घरमा डेरा गरी बस्दै आएका शाहले गोरु चोर्दै गरेको देखेपछि हल्ला गर्दा गोली प्रहार भएको हो बायाँ पाखुरामा गोली लागेका शाहको विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ प्रहरी चौकी कप्तानगंज र इलाका प्रहरी कार्यालय देवगंजका प्रहरीले गोली प्रहार गर्ने समूहको खोजी गरिरहेको जनाएको छ रूपन्देहीका दश गाउँ विकास समिति न्यूनतम शर्त मापनमा असफल भएका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 छ आज दिनभर घाम लागे तापनि बेलुकी पख भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार पूर्वी युक्रेनमा संघर्षरत विद्रोहीले गत बिहिबार दुर्घटनामा पारेको मलेसियाली जहाजको डाटा रेकर्डर विज्ञलाई बुझाएका छन् डोनेक्समा भएको बैठकमा विद्रोही नेताले मलेसियाली विज्ञलाई दुईवटा डाटा रेकर्डर बुझाएको बीबीसीले जनाएको छ राष्ट्रसंघ सुरक्षा परिषदले तत्काल अन्तर्राष्ट्रिय छानबिनकर्तालाई दुर्घटनास्थलमा जान दिन आग्रह गर्दै प्रस्ताव पारित गरे लगत्तै विद्रोहीले डाटा रेकर्डर बुझाएका हुन् मलेसियन एयरलाइन्सको जहाज गत बिहिबार युक्रेनमा दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको ज्यान गएको थियो विज्ञहरूले आफूहरूलाई बुझाएको डाटा रेकर्डर सही अवस्थामा रहेको दावी गरेका छन् उनीहरूले ब्ल्याक बक्सको मद्दतबाट दुर्घटनाको सही समय उचाइ र अवस्था थाहा पाउन सकिने बताएका छन् ककपिट भोइस रेकर्डरको माध्यमबाट दुर्घटना के कारणले भएको हो भन्ने पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ पश्चिमा राष्ट्रहरूले मलेसियाली जहाज रूस समर्थक विद्रोहीले रूसले उपलब्ध हराएको मिसाइलले आक्रमण गरी खसालेको आरोप लगाउँदै आएका छन् रूसले भने युक्रेनी सुरक्षा फौज नै यसमा दोषी देखिएको बताएको छ हमास विद्रोही विरूद्धको कार्यवाही जारी राखेको इजरायली सेनाले पछिल्लो पटक गाँजास्थित एक अस्पतालमा बमबारी गरेको छ गाँजा हमलाका क्रममा घाइते सो आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने सत्तरी भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ घाइते हुनेहरूमा अस्पतालका कर्मचारी पनि रहेका छन् प्रत्यक्षदर्शीका अनुसार पूर्वी गाजा शहरको अल अक्सा क्षेत्रमा रहेको अस्पतालको रिसेप्सन र अपरेशन थिएटरमा बम खसालिएको थियो इजरायली सेनाले जारी राखेको आक्रमणमा अहिलेसम्म पाँच सय भन्दा बढ़ी प्यालेस्टाइन वतनीको मृत्यु भइसकेको छ भने मारिनेमा धेरैजसो सर्वसाधारण नागरिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् खेल समाचार स्पेनिस क्लब बार्सिलोनाले अर्को स्पेनिस क्लब भ्यालेन्सियाका डिफेन्डर जेरिमी म्याथ्यूलाई क्लबमा भित्र्याउने भएको छ बार्सी र भ्यालेन्सिया म्याथ्यूसँगको अनुबन्धनबारे सहमतिमा पुगेको र बार्सीले आज सम्झौताको घोषणा गर्ने फुटबल वेबसाइट गोल डट कमले जनाएको छ केही हप्तादेखि दुई क्लब बीच वार्ता चलिरहेका बेला म्याथ्यूले आफूलाई बार्सी जाने अनुमति दिन भ्यालेन्सियासँग आग्रह गरेका थिए यसैबीच भ्यालेन्सियाले अर्का डिफेण्डर रिकारे कोष्टाको अनुबन्धन समाप्त गरेको छ कोष्टा भ्यालेन्सियाका सबैभन्दा महँगा खेलाड़ी हुन् उनलाई तिर्ने रकम र अर्का क्लबमा स्थानान्तरण हुँदा क्लबले पाउने रकम उस्तै हुने भएपछि क्लबले उनीसँगको सम्झौता रद्द गरी नयाँ क्लबमा स्थानान्तरणको विकल्प खुल्ला गरिदिएको छ अर्पण समाचारबाट बिदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोरेलाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदिई रत्नगरमा विचार गोष्ठीको आयोजना प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार सकेर फर्कदै आज बेलुका आठ बजे स्वदेश आइपुग्नुहुने दुर्घटनाग्रस्त भएको मलेसियन विमानको ब्ल्याक बक्स विद्रोहीद्वारा मलेसियाका विज्ञहरूलाई स्थानान्तरण इजरायली सेनाद्वारा गादास्थित स्थित एक अस्पतालमा बमबारी पाँचको मृत्यु सत्तरी बढी घाइते र स्पेनिस क्लब बार्सिलोनाद्वारा भ्यालेन्सियाका डिफेन्डर जेरेमी म्याथुलाई क्लबमा भित्र्याउने तयारी हस्त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeso real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग